कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा सशक्त योगदान पुर्याउने समस्त श्रद्धा साधक सर्जकमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सशिन्द्र गौतम एवं सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रम तयार पार्न सघाउने नेपथ्यका सहयोगी सुफल काफले यस गीत चयनमा सघाउने स्रोत सामग्रीका निम्ति सबै शुभेच्छुकमा हार्दिक आभार व्यक्त गर्दछु अमर गीतको आजको सतास्यौं श्रृंखलामा हामी चर्चा गर्नेछौ भोलि जन्मदिन परेका गीतकार कवि नाटककार कथाकार मनबहादुर मुखियाका बारेमा त्यसै गरिकन यही सातामा देहान्त भएका नेपाली साहित्यका एक अग्रज स्रष्टा बासु शशीका बारेमा चर्चा गर्नेछौ र हिजो मात्रै जन्मदिन सम्पन्न भएका कवि गीतकार नाटककार भीमरी तिवारीको चर्चा गर्नेछौ उनकै रचनाको यो गीतबाट मास्टर रतनदास प्रकाशको स्वर र संगीतमा माहुरी हो माहुरी र तिमी तिमी आँप मन्जरी हौ तर होइन म निशाना तिमी तिमी धारी खन्जरी हौ <laughs> म माहुरी हुँ राधा तिमी आफू मन्जरी हो म माहुरी हो राधा तिमी आफू मन्जरी हो तर होइन म निशाना तर होइन म निशाना तिमी धारी खन्जरी हो राधा तारी खंजरी हो हो माहुरी हो राधा आप मंजरी हो मखामक बटुआ छटपट गरी हिड़े को मखामक बटुआ झटपट गरी हिँडेको ठन्ड हवा तिमी हो राधा ठन्डा हवा तिमी हो तिमी ग्रीष्म कि झरी हो तिमी ग्रीष्म झरी हो राधा राधा म माघुरी हो राधा तिमी आँप मन्जरी हो म हो दीपको उज्यालो तिमी शारदे शशि हौ म हुँ एक काँच टुक्रा तिमी नागकी मणि हौ मणि कहाँ तिमी कहाँ म कहाँ तिमी कहाँ म तिमी फूल हौ म हिरो म पृथ्वीको मनुआ पृथ्वी को मनवा तिमी स्वर्ग की पड़ी हो तिमी स्वर्ग की पड़ी हो राधा राधा माहुरी हो राधा तिमी आप मंजरी हो तिमी तू दो मा सत्य छिक के भनेको तिमी सुहाउँदो म सत्य छिछि के भनेको म पितले औँठी राधा पितले औँठी तिमी सुन हौ नेपाली साहित्यमा सबभन्दा धेरै कृति लेख्ने श्रष्टा भीमदेव तिवारीको शत वार्षिकी वा शतक जन्म जयन्ती मनाइसकिएको छ तर पनि नेपाली साहित्यका पाठकहरूलाई भीमनिधि तिवारी सम्झाउन वर्षमा एक दिन उनको जन्म जयन्ती नै पर्ने हुन्छ चौतारा लक्ष्मीनारायण सहनशिला सुशीला जस्ता कृतिहरूका लेखक भीमनिधि तिवारीका गीतहरूलाई विशेष गरेर मास्टर रत्नदास प्रकाश जनादन शर्माले संगीत गरेर गाएका छन् यो प्रसंगलाई यही राख्दै हामीलाई हाम्रो ट्वीटर यूजेवाई एएलओ उज्यालोमा हामीलाई मेन्सन गर्नुभएको छ जगन्नाथ मरासिनीले दाजु मलाई बुटवलको ठिटोले भुलेछ नसोच्नुहोला नि म हजुरलाई सुनिरहेकै छु आज नि सुन्नेछु त्यसै गरी सुमन सिग्देल लेख्नुहुन्छ दाईको आवाज र कार्यक्रम चलाउने शैली भद्र लाग्छ अनि पुराना गीत र कलाकारको बारेमा सुन्न पाउँदा रमाइलो लाग्छ धन्यवाद सुमनजी र जगन्नाथ मरासिनीजी यहाँहरूले कार्यक्रमप्रति राख्नुभएको स्नेहको निम्ति हार्दिक आभार व्यक्त गर्दछु कार्यक्रमको पहिलो चरणमा हामीले मास्टर रत्नदास प्रकाशको स्वरबाट यो आजको अंकलाई शुभारम्भ गर्यौं मास्टर रत्नदास प्रकाशकै नेतृत्वमा पछि महेन्द्र संगीत निकेतनको स्थापना भयो जहाँ बच्चु कैलाश कृष्णमान जगतमर्दन थापा जस्ता गायक कलाकारहरू आबद्ध भए संगीतकर्मीका रूपमा हामीले चर्चा गर्दै गरेको गीतको प्रसंगमा पनि यो गीत महेन्द्र संगीत निकेतनमै हुँदा संगीत भएको मानिन्छ नेपाली गीत संगीतको आकाशमा एउटै गीत लेखेर सर्वाधिक चर्चित भएका गीतकार हुन् बासु शशी बीसौं शताब्दीका गीत ताचा प्वाय बाँसुरीमा नटाएका धुनहरू सबथोक गर्नुपर्छ जस्ता विभिन्न नाट्यकृति कृतिका कारण चर्चित बासु शशीको एउटा गीतलाई गायक संगीतकार गणेश रसिकले आफ्नै संगीतमा संगीतबद्ध गरेका छन् आजभन्दा करिब बाह्र तेह्र वर्ष अगाडि बासशिला हामीले गुमायौं चैत्र तीन गतिको दिनमा चैत्र तीन गति नेपाली साहित्य समाजको निम्ति एउटा ऐतिहासिक दिन पनि हो दुई हजार छयालिस सालको चैत्र तीन गतेका दिन पंचायती व्यवस्थाको विरूद्धमा वासुशी पारिजात युद्ध प्रसाद मिश्र जस्ता अग्रज श्रष्टाहरूको नेतृत्वमा नेपाली साहित्यका कलमजीवी रंगजीवी र चित्रकर्मीहरूले पंचायती शासनको विरोध गर्दै मुखमा कालो पट्टी बाँधेर करिब एक सय अस्सी जना भन्दा बढ़ी लेखक कवि कलाकारले गिरफ्तारी दिएका थिए त्यो दिन बासशीको आवाज नारायणीटी दरबार भन्दा निकै नजिकबाट चर्को स्वरमा पञ्चायती व्यवस्था मुर्दाबाद भनेर गुन्जिएको थियो र ती बासशी बौद्धल व्यवस्था स्थापना भएपछि बनेको प्रज्ञा प्रतिष्ठानको प्राज्ञ चाहिँ हुन पाएनन् तर प्राज्ञ नहुनुको पीड़ा उनमा जीवनमा कहिले रहेन बासशीलाई हामीले सदैव नारायण गोपालका प्रिय नाटककार मित्रका रूपमा सम्झना गर्छौं र नेपाली चलचित्रका निम्ति पनि धेरै कथा पटकथा लेखेका बासशीले लेखेको यो गीतलाई गणेश रसिक र कमला श्रेष्ठको आवाजमा रेकर्ड गरिएको थियो भने यसलाई गणेश रसिकले पुनः पछि स्वरमुद्रण गरेका छनृ त्यो ढुङ्गाले पुर्याउँछ तिमीलाई तिमीले देखेको सपना र गणेश रसिकको स्वरमा गणेश रसिककै संगीत बासु शशीको शब्दमा बासु शशीको पुण्यतिथिलाई सम्झना गर्दै आगामी चैत्र तेह्र गते बासु शशीको जन्म जयन्तीका सन्दर्भमा रोचक कार्यक्रमहरू काठमाडौँमा हुँदैछन् त्यसबारे हामी अवश्य पनि जानकारीमा आउने नै छौं कथाकार अतिरिक्त पाण्डे लेख्नुहुन्छ ओहो मास्टर रतनदास प्रकाश जसलाई म नेपाली संगीतको सैगल भन्ने गर्छु उहाँले सेगल भन्नाले केल सेगलसँग तुलना गर्नुभएको छ स्वरको माधुर्य म मा माहुरी हुँ राधा सुन्न पाएकोमा औधी खुशी छु जसका लागि तपाईं सहित नेपथ्यका सहयोगी हातहरूप्रति कृतज्ञता छु है म अतिरिक्त पाण्डे लेख्नुहुन्छ उहाँ कथाकार कवि हुनुहुन्छ र चर्चित टेलिचलचित्र निर्माता रुद्रराज पाण्डेका भाइ पनि हुनुहुन्छ त्यसै गरी मनोज कुलुङ लेख्नुहुन्छ आज धेरै दिनपछि लाइभ सुन्न मौका मिल्यो तर नेटले धोका देला देला जस्तो छ टीका छेत्री लेख्नुहुन्छ हराइसकिएका गीतहरू सुनाउने अजर अमर कार्यक्रमलाई सलाम यहाँहरू सबैमा हार्दिक कृतज्ञता राजेश्वर उदयजीका पंक्तिहरूलाई यो गीतपछि हामी फेरि जोड्नेछौ क्रममा अहिले चर्चा गर्नेछौ भोलिको दिन जन्मदिन परेका जन्मोत्सव परेका कवि कथाकार नाटककार गीतकार मनबहादुर मुखियाका बारेमा नेपाली रंगमंचमा एउटा नाटक यस्तो आयो जुन नाटकले नेपाली संगीतको रंगकर्मको इतिहासमा ठूलो क्रान्ति ल्यायो दार्जीलिङका कलाकारहरूलाई समेटेर मनबहादुर मुखियाले आफ्नै निर्देशनमा काठमाण्डुमा मञ्चन गर्न ल्याएको नाटक अनि देउराली रून्छ नेपाली रंगमंचको इतिहासमा एउटा यस्तो नाटक हो जुन नाटकका लागि मान्छेहरूले राति तीन बजे चार बजेदेखि लाइन बसेर टिकट लिएर नाटक हेरे र यी नाटकको लागि महेन्द्र पुलिस क्लब राष्ट्रिय सभागृहका अगाडि टिकटको कालो बजारी समेत भएको इतिहास थियो आजका धेरै टेलिफिल्म निर्माता फिल्म निर्देशक टीवी कर्मीहरू वा टेलिभिजनका एंकरहरू यो नाटक हेरेको इतिहास सम्झना गर्छन् अनित देउराले रुन्छन् नाटक काठमाडौँमा मञ्चन भएपछि यो नाटकबाट प्रभावित भएर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सत्यमोहन जोशीले यस्तै शैलीमा नाटक लेखे जब घाम लाग्छ फर्केर हेर्दा अनि विजय मल्लले लेखे नाटक पहाड़ चिच्चाइरहेछ यी नाटकहरू मनबहादुर मुखियाको नाटकबाट प्रभावित थियो मनबहादुर मुखियाको त्यो नाटकको कथा पटकथा सम्वाद अनि गीत उनको स्वयंको थियो भने संगीतमा कर्मयोजनले जादू थपेका थिए गोपालञ्जनसँग छुटिएपछि कर्मयोजनले एक्लै संगीत गर्न थालेपछिको पहिलो श्रृंखलाको अभियान थियो अनि देवदारी रुन्छ नामक नाटक यस नाटकबाट आज प्रस्तुत छ एउटा कालजयी गीत मनबहादुर मुखियाको शब्द कर्मयोजनको संगीतमा सारङ्गीको तारले मेरो विशेषमा चाहिँ कुमार सुब्बाको स्वरमा कर्मयोञ्जनको संगीतमा मनबहादुर मुखियाको यो शब्द सारङ्गीको भरमा गाउँदै हिँड्दा मलाई माग्ने भन्छ सारङ्गी बोक्ने धेरै समूल जातिहरूको एउटा प्रतिध्वनित गीत थियो मनबहादुर मुखियाको शब्दमा यो गीत हामीले नाटक अनि देउराली रुन्छबाट लिएका थियौं करिब तीन वर्ष अगाडि हृदयघातका कारण अस्वस्थ भएका कुमार सुब्बाले लामो समयपछि पुनः गायनमा फर्किने कोशिश गरिरहेका छन् हामी उहाँको स्वास्थ्य लाभको कामना गर्दै यो गीत उहाँको सुस्वास्थ्यको लागि समर्पण गर्दछौ पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ मास्टर रतनदास प्रकाशको स्वरको म माहुरी हुँ राधा गीत सुन्दा त्यति बेला हुण्डी संगीतको प्रभाव रहेको जस्तो लाग्यो गीतको शुरू र बीचमा संवादबाट शुरू भएको गीत कमै सुन्न पाइन्छ रमाइलो लाग्यो धन्यवाद प्रकाश दाजु भनेर लेख्नु भएको छ र उहाँले आज तपाईँको स्वर अलि केही मलिन पाए भनेर पनि लेख्नु भएको छ त्यसै गरी हाम्रो ट्विटरमा युजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ गोकुल सापकोटाले आज पनि सदाझै अजर अमर सुन्दै उही सुमधुर आवाज प्रकाश दाजुको साथमा भनेर लेख्नु भएको छ भने मोहन राज भण्डारी लेख्नुहुन्छ धेरै भएछ अजर अमर सुनेर मात्र साथ दिएको यो क्रम निरन्तर जारी रहनेछ जय अजर अमर गीत भनेर लेख्नु भएको छ मुक्ति भण्डारी लेख्नुहुन्छ अजर अमर गीत उज्यालोको सारङ्गीको तारले मेरो मनको गीत गाउँछ सुन्दैछु अजर अमर गीतहरू जय होस् भनेर लेख्नु भएको छ गोकुल सापकोटाले उज्यालोको कुनै पनि कार्यक्रम छुटाउन लायक छैन झन् अझ अमर गीत त छुटाउनै भएन भनेर लेख्नु भएको छ भने संघर्ष छेत्री लेख्नुहुन्छ अब त यस्तो लाग्न थाल्यो अझ अमर गीतहरू सुन्न नपाए यो टुटेको मनलाई कसरी बुझाउँदो हुँ धन्यवाद सामी दाजु भनेर लेख्नुभएको छ संघर्षजीलाई पनि हार्दिक धन्यवाद नवीनजी एसी दिनेशजीका पनि प्रतिक्रियाहरू आइरहेका छन् हामी यसलाई पुनः जोड्ने नै छौं अब यसबीचमा फेरि मनबहादुर मुखियाको शब्दमै कर्मयोजनको संगीतमा तारादेवीको स्वरबाट यो गीत छ नाटक क्रसमा टाङ्गिएको जिन्दगीबाट साभार गरिएको देवीको स्वरमा कर्मयोजनको संगीतमा मनबहादुर मुखियाको शब्दमा यो गीत नाटक क्रसमा टाङ्गेको जिन्दगीबाट नाटक क्रसमा टाङ्गेको जिन्दगी नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा मञ्चन गरिएको थियो यो नाटकबाट उठेको रकम नाफाको रकमबाट नै राष्ट्रिय नाचघरले त्यति बेला महाप्रबन्धक चढ्ने गाड़ी किनेको थियो र यो नाटक त्यस हिसाबले एउटा ऐतिहासिक नाटक मानिन्छ यस नाटकका निर्देशक हरिप्रसाद रिमाल जो अहिले अत्यन्त अस्वस्थ हुनुहुन्छ यस नाटकका नायक महेश थापा नायिका सुषमा शाही जो दुवै रंगमंचबाट पलायन भएका छन् महेश थापाले रंगमंचको जीवन त्यागिसकेका छन् भने उनी एउटा अर्कै वैराग्यको जीवनतिर लागेका छन् भने नायिका सुषमा शाही पाकिस्तानमै निर्वासित भएकी छिन् र यस नाटकमा अभिनय गर्ने अन्य धेरै कलाकारहरू गौतम रत्न तुलाधर लोकमणि सापकोटा र निर्मला डंगोल मथुरा प्रधान जस्ता कलाकारहरू कोही रंगमंचसँग आबद्ध छन् भने यस नाटकका दुई अन्य पात्र अशोक चालिसे र दिपा भने पनि रंगमंचबाट हराइसकेका छन् मनबहादुर मुखियाका धेरै नाटकहरूमध्ये क्रसमा टाँगेको जिन्दगीलाई पुनः एकपटक पछिल्लो पटक नायक रविन्द्र खड्गा र मिथिला शर्माको नायक नायिकत्वमा पनि यो मञ्चन भएको थियो तर त्यति सफल हुन सकेन आजको कार्यक्रमका बारेमा सूरज उपाध्याय लेख्नुहुन्छ जति सुनेनी सुनौ सुनौ लाग्ने यति राम्रो कार्यक्रम सञ्चालन गर्नुभएकोमा प्रकाश दाजु सशेन्द्र गौतमजी र सुफल काफ्रेजीलाई धन्यवाद भनेर लेख्नुभएको छ हामी सबैसँग एकजना नयाँ मित्र पनि जोडिनु भएको छ सन्दीपजी सन्दीपजी हामीसँग यो सातादेखि निकै सक्रिय रूपमा रहनुहुन्छ प्राविधिक मित्रका रूपमा उहाँलाई पनि हामी स्वागत गर्दछौ र सूरज उपाध्याय लेख्नुहुन्छ इतिहास लिखित मात्र हुन्न रहेछ यो त रेडियो प्रोग्रामको मदतबाट पनि संग्रहित हुन्छ भन्ने कुरो अजर अमर गीतहरूबाट प्रूभ भइरहेको छ डोल्पा एक दुनैका सूरज उपाध्याय जो अहिले युनिभर्सिटी अफ केन्टकी अमेरिकामा हुनुहुन्छ उहाँले हामीलाई पठाउनु भएको यो प्रतिक्रियाको निम्ति हार्दिक आभार व्यक्त गर्दछौं मनबहादुर मुखियाकै गीतको प्रसंगमा अब हामी लाग्नेछौ अर्को एउटा गीत यो गैर फिल्मी र निजी एल्बमको गीत हो रत्न रेकर्डिङ संस्थानका निम्ति पाएको रेकर्डिङको कोटामा संगीतकार शान्ति ठटालको संगीतमा नारायण गोपालले यो गाएको गीतले पनि मनबहादुर मुखियालाई नेपाली संगीत आकाशमा परिचित गराउँछ मनबहादुर मुखिया स्वयं दार्जीलिङबाट नारायण गोपालका गीतहरू सुनेर नारायण गोपालको आवाजमा बनेको एउटा सांस्कृतिक नेपाललाई स्पर्श गर्दै नेपाल आएका थिए र मनबहादुर मुखिया अन्तत नेपालकै भए उनले पद्मकन्या क्याम्पस त्यसै गरिकन अमर आदर्श जस्ता स्कूलहरूमा अध्यापन गर्न थाले अंग्रेजीका कुशल अध्यापक र उनकी पत्नी जो रंगमंचका अभिनेत्री हुनुहुन्थ्यो उहाँहरू दुवैले आफ्नो सम्पूर्ण जीवन नेपाल र नेपालीको निम्ति नै समर्पण गरेर यहीँ बस्न थाल्नु भएको छ र यी दुवै श्रष्टालाई पनि आज हामी सम्झना गर्छौं मनबहादुर मुखियाको जन्मदिनको पूर्व सन्ध्यामा अहिले प्रस्तुत छ उनकै शब्दमा शान्ति टटालको संगीतमा नारायण गोपालको स्वर मेरो कथा गली खाक हुने मैनबतीलाई सोधा got my आफूलाई नारायण गोपालको फ्यान भन्न मन पराउने कवि गीतकार नाटककार शिक्षाविद मनबहादुर मुखियाको शब्दमा यो गीत हामीले सुन्यौं अझ अमर गीतहरूको आजको सतासी श्रृंखलामा उज्यालो नाइन्टी नेटवर्कको यो गर्वशाली प्रस्तुति अझ अमर गीतहरू यहाँले हरेक आइतबार सोमबार र बिहिबार सवा नौ बजेपछि राति सुन्न सक्नुहुन्छ हामीलाई हाम्रो ट्विटर र फेसबुकमा पनि यहाँले आफ्नो टिप्पणी सहमति जाहेर गर्न सक्नुहुन्छ हाम्रो ट्विटर यूजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ नवीनजीले अजर अमर गीतहरू सुन्दै I lost in the history of music love it भनेर लेख्नु भएको छ भने लोकेन्द्रजीले लेख्नु भएको छ अजर अमर गीत सुन्नुको मजा नै छुट्टै हुन्छ ऋषि शाहले रातको बाह्र बजेर एकाउन्न मिनटमा अजर अमर गीत सुन्दै जापानमा उनी लेख्नु भएको छ घनश्याम पोखरेल लेख्नुहुन्छ अजर अमर सुन्दा रातको समयमा आउने आनन्द नै बेग्लै थ्याङ्क यू प्रकाश दाई एण्ड उज्यालो टीम भनेर लेख्नु भएको छ त्यसै गरी निश्चल बस्याल लेख्नुहुन्छ आज पनि फेरि अजर अमर सुनि मन्त्र मुग्ध हुँदै अनि मिलन सिग्देल लेख्नुहुन्छ आज अजर अमर गीतमा मनपर्ने गीतहरू सुन्न पाउँदा रमाइलो लागेको छ धन्यवाद प्रकाश दाजु र उज्यालोलाई प्रकृति प्रेमी सरोजले लेख्नु भएको छ भैरवामा कुनै एफएम छैन सर उज्यालोको कार्यक्रम ब्रोडकास्ट गर्ने भनेर उहाँले प्रश्न पनि सोध्नु भएको छ यहाँहरू सबैलाई आफ्नो जिज्ञासाको निम्ति धेरै धन्यवाद अब मनबहादुर मुखियाकै गीतकारिताका बारेमा कुरा गरौं नाटकमा संवाद चलचित्रमा अभिनय र लेखन त्यसै गरी नाटकमा उत्कृष्ट निर्देशनका कारण सर्वाधिक लोकप्रिय भएका मनबहादुर मुखियाको अनि देउराली रुन्छामा धेरै कलाकारहरू उनका कारण नेपालमा परिचित भए ती धेरै कलाकारहरू पछि स्वतन्त्र परिचय बोकेर काठमाडौँ अर्थात नेपाल आउन थाले जसमध्ये किरण ठकुरी पी अर्जुनलाई हामी सम्झना गर्न सक्छौ मनबहादुर मुखियाको निर्देशनमा अभिनय गरेका नायिका निना प्रधान मेनुका प्रधान जो चलचित्र परालको आगो बाँच्न चाहनेहरूसित पनि आबद्ध भए भने मनबहादुर मुखियाको नाटक फेरि इतिहास दोहोरिन्छका खलनायकका रूपमा चिनिएका पी अर्जुन जो स्वयं निर्देशकका रूप र लेखकका रूपमा हाँस्दै जल्नुपर्छ नामक नाटक लिएर सांस्कृतिक संस्थानको मञ्चमा पनि प्रस्तुत हुन आए भने किरण ठकुरीले गोर्खाल्याण्डको आन्दोलनमाथि अमर आत्मा नामक नाटक लेखेर नेपालमा प्रस्तुत गरे किरण ठकुरी जो चलचित्र बाँच्न चाहनेहरूका नायक पनि थिए र मनबहादुर मुखिया यस समृद्ध सांस्कृतिक परम्पराका एक सूत्रधार पनि हुन् मनबहादुर मुखियाकै शब्द कर्मयोञ्जनको संगीतमा कुमार सुब्बा र साथीहरूको स्वरमा यो गीत प्रस्तुत छ देउराली ठेटी हो नक्कल पार्नु पर्दैन देउराली ठेटी हो नक्कल पार्नु पर्दैन हामीमा जस्तो तन्हेरी खोजेर फेरि पाउँदैन हामीमा जस्तो हेरी खोजेर फेरि पाउँदैन हामीमा जस्तो जोसु जोसुकैले फत्याउँछ सेखी गर्ने ठेटीले बुढो लोग्ने भेटाउँछ सेखी गर्ने ठेटीले बुढो लोग आमालाई झुकेर पिरती लाएछु नानीको त आमा देउरालीका ठिटीहरूलाई नकल पार्नु पर्दैन भन्दै गर्दा देउरालीका ठिटीहरूले लोग्ने मान्छेका बारेमा गरेको यो बयानले एउटा व्यङ्ग्य प्रस्तुत गर्छ घरमा स्वास्नी भइकन बाहिर केटी पट्याउँछ भनेर महिलाहरूले व्यङ्ग्य गरेको यो आक्रोशमा अहिले पुरूषले गरिरहेको उपद्रव र यो विभत्स बलात्कारका घटनाहरूलाई पनि व्यङ्ग्य वा पीड़ादायक रूपमा सचित्र प्रस्तुत गरेको छ र पुरूष संवेदनशील नभएको समाजमा यो देखिरहेको यो नारी हिंसा बलात्कार करणी जस्ता कुराहरूको एउटा दर्दनाक चित्र बोकेर हाम्रो जस्तो विकासोन्मुख देश अघि बढ़िरहेको छ र हामी यसमा सजग हुन जरूरी छ यस्ता गीतहरूमा पाइने सन्देशले हाम्रो आफ्नो चरित्रलाई पनि रूपान्तरण गरेको बुझ्न सक्छौं लेख्नुहुन्छ राजेश्वर उदयजी मेरो कथा खाली खाली पिजडामा खोज मेरो कथा भत्किएको मन्दिरलाई सोध कस्तो पीडाबोध भयो वा के भनौ शब्द नै भेटिन सुन्दर शब्द रचना शास्त्रीय संगीतमा आधारित संगीत अनि गायन त भन्नै परेन नारायण गोपालको तुलना कोसँग हुन सक्छ नारायण गोपालसँग बाहेक सामुदायिक रेडियो मदन पोखराबाट सुन्दैछु आज अजर अमर गीतहरू लाग्दैछ प्रकाश दाजु शशीन्द्र गौतमजी अनि सन्दीपजीलाई पनि मन पारे जस्तो भान भयो आज यो गीत लामो सुन्न पाइयो आज सुरजीले बडा गजबसँग टिप्पणी गर्नुभयो हामीले आज गीतहरू पूरै सुनाउन थालेका छौं भनेर यसमा सन्दीपजीको पनि महत्वपूर्ण भूमिका छ गीतहरूका शब्दलाई काट्दा हामी धेरै हिंस्रक पो भयौं कि भन्ने पनि आभास भएको हुनाले गीतहरू चाहिँ अहिले पूरै बजाइएको छ यसभन्दा अगाडि गरिएको यो त्रुटिपूर्ण व्यवहारका निम्ति हामी क्षमा चाहन्छौ हामीलाई आज हाम्रो नयाँ मित्र दीपक श्रेष्ठले पनि प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने अन्य धेरै मित्रका प्रतिक्रियाहरू पढ्न बाँकी नै छन् र यसबीचमा मनबहादुर मुखियाकै शब्द अरूणा लामाको स्वर शान्ति ठटालको संगीतमा उडी जाउँ भने म पन्छी होइन हजुर अगाडि हामीले बजाएको गीतमा कुमार सुब्बा र मिराणाको स्वर भएको कुरा जानकारी गराउन चाहन्छौ मिराणाको नाम छुट्न गएकोमा क्षमा चाहन्छौ यस गीतलाई सच्याउनु भएको छ हाम्रा मित्र श्याम राईले फोन गरेर उहाँ चलचित्र निर्देशक एवं अभिनेता पनि हुनुहुन्छ कथाकार अतिरिक्त पाण्डे अन्तिममा लेख्नुहुन्छ मनबहादुर मुखियाको शुभ जन्मोत्सवको सुखद क्षणमा उहाँप्रति हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्दछु अनि देउराली रून्छ नेपालीहरूको आफ्नै देशमा खप्नु परेको पीड़ा को भावपूर्ण चित्र थियो भने पछि उहाँले नै लेख्नुभएको अर्को नाटक फेरि इतिहास दोहोरिन्छमा फेरि पनि नेपालमा हुँदा भोगेको उही पीड़ाहरूको पुनरावृत्ति हो अत मनबहादुर मुखियाज्यूसित होइन यो नाटकले उहाँकै निर्देशनमा फेरि एकपटक मञ्चन गर्न सके कति राम्रो हुने थियो मेरो यो आग्रह तपाईँ मार्फत मनबहादुर मुखियामा पुगोस् भन्ने कामना छ भनेर अतिरिक्त पाण्डेले लेख्नुभएको छ यहाँहरू सबैलाई आफ्नो विचार र प्रतिक्रियाको निम्ति हार्दिक आभार व्यक्त गर्दै आगामी बीबार पुनः भेट्ने बाचा गर्दै प्राविधिक मित्र सन्दीप सहित यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज